मजलेर खरानी भए मजलेर खरा अब त तिमीले नभेटे पनि भो भेट्यो भने नबोले पनि भो अब त तिमीले नभेटे पनि भो भेट्यो भने नबोले पनि भो मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए मजले राखरानी भए मायाको सागर बनु भन्थे दुःखको मरु भूमिमा परे म मायाको सागर बनु भन्थे दुःखको मरु भूमिमा परे म खुसी नै खुसी जितु भन्थे हारे सबै कुरा हारे जले जले जले जले म खरानी भए म खरानी भए मजलेर खरानी भए मजले खरा जहाँ म जता पुगु सधै म तिम्रै गुण गाउँछु जहाँ म जाऊ जता पुगु सधैँ म तिम्रै गुण गाउँछु सधैँ बसुखी खुसी हुनु यो भन्दारू म के भन्नु जले जले जले जले म जलेर खरानी भए म जलेर खरानी भए जलेर खरानी भए मजलेर खरानी भए